राष्ट्र मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको तेस्रो बैठक अहिले पनि जारी छ तेइस वर्षपछि आज काठमाडौँमा शुरू भएको बैठकमा लामो समयदेखि देखिएको सीमा विवाद लगायतका विषयमा छलफल चलिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ जारी बैठकका लागि तय भएका एजेण्डामा लामो समयदेखि समाधान हुन नसकेका कालापानीदेखि सुस्ता सीमा विवाद सन् उन्नाइस सय नेपाल भारत मैत्री तथा शान्ति सन्धि पञ्चेश्वर बहुद्देश्य परियोजना लगायतका रहेका छन् सन् उन्नाइस सय पछि हुन लागेको तीन दिने आयोगको बैठकमा छलफल गर्न सरकारले राजनीति सुरक्षा सिमाना तथा सीमा व्यवस्थापन आर्थिक सहयोग तथा पूर्वाधार व्यापार तथा पारवहन ऊर्जा तथा जलस्रोत र संस्कृति शिक्षा र मिडिया गरी पाँचवटा विषयगत क्षेत्र निर्धारण गरी विभिन्न एजेण्डा तय गरेको छ ऊर्जा तथा जलस्रोतका क्षेत्रमा नेपालले गण्डक विद्युत गृह कुचाह कटैया विद्युत प्रसारण लाइन रक्सोल परवानीपुर विद्युत प्रसारण लाइन विद्युत व्यापार सम्झौता पञ्चेश्वर बहुउद्देश्य आयोजनालाई विशेष एजेण्डाका रूपमा बैठकमा पेश गरेको छ त्यसै गरी रेलमार्ग पशुपति क्षेत्र विकास परियोजना हुलाकी राजमार्ग क्रिकेट रंगशाला लगायत थुप्रै एजेण्डालाई पनि मन्त्री परिषदले स्वीकृत गरेको छ एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभा बाहिर रहेका दलहरूको सहमतिमा संविधान जारी हुने बताउनु भएको छ उहाँले नेकपा माओवादी लगायतका संविधान सभा बाहिर रहेका सबैलाई समेटेर तोकिएकै समयमा नै संविधान निर्माण हुने दावी गर्नु भएको छ बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बाह्र बुधे सहमति वृहत शान्ति सम्झौता तथा विभिन्न मोर्चाहरूसँग भएको सम्झौता अनुसार आगामी माघ आठ गते भित्र संविधान जारी हुने दावी गर्नु भएको छ संविधान निर्माणको काम द्रुत गतिमा अगाडि बढ़िरहेको जानकारी दिनुहुँदै भट्टराईले विभिन्न एक सय भन्दा बढ़ी बुदामा दलहरूबीच छलफल भइसकेको उहाँको भनाइ छ विभिन्न दलहरू मिलेर बनाएको मोर्चाले संविधान निर्माण प्रक्रियामा असर नपर्ने उल्लेख गर्दै विचार मिल्ने दलहरूबीचको मोर्चाले संविधान निर्माण प्रक्रियामा झन सहजता थप्ने भट्टराईको तर्क छ उपचारका लागि सिंगापुर जानुभएका एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली मंगलबार स्वदेश फर्कदै हुनुहुन्छ त्यहाँको नेशनल युनिभर्सिटी अस्पतालमा उपचाररत एमाले अध्यक्ष शर्मा हिजो बेलुका नै अस्पतालबाट फिर्ता हुनुभएको छ उहाँ यही साउन छ गते सिंगापुर गई सात गते अस्पताल भर्ना हुनुभएको थियो फंगल संक्रमणका कारण दायाँ हात सुनिने क्रम नघटेकाले थप उपचार गराउन उहाँ सो अस्पताल भर्ना हुनुभएको थियो राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा दीपक बोहरा निर्विरोध चयन हुनुभएको छ दलका नेता चयनका लागि भएको चुनावमा अरू कसैले पनि उम्मेद्वारी नदिएपछि बोहरा निर्विरोध चयन हुनुभएको हो त्यस्तै संसदीय दलको उपनेतामा विक्रम पाण्डे निर्विरोध चयन हुनुभएको छ यसअघि राप्रपाको संसदीय दलका नेतामा सूर्यबहादुर थापाले उम्मेद्वारी दिने भनिए पनि बोहराको मात्रै उम्मेद्वारी परेको हो तेह्रजना सभासद रहेको राप्रपा नेपालको नेता चयनका लागि भएको चुनावमा थापा र उहाँका छोरा सुनिल थापा भने उपस्थित हुनुभएन झण्डै पाँच करोड़ रूपियाँ बराबरको दस किलो सुनसहित पक्राउ परेका एकजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ शरीरको विभिन्न भागमा लुकाई बसमा यात्रु भई लैजाँदै गरेको अवस्थामा दस किलो सुन, सुनको बिस्कुट सहित प्रहरीले बझाङ्गो मेल बिसौनी गाविस चार बस्ने एक्काइस वर्षका खम्बीर रौलयालाई पक्राउ गरेको हो उनी किङ्स कलेज बीबीएमा अध्ययनरत रहेको पनि प्रहरीले जनाएको छ काठमाडौँबाट धरानतर्फका लागि छुटेको नाचार ख साथी अन्ठानब्बे नम्बरको बसमा सुन लैजाँदै गरेको सुराकीको आधारमा जानकारी पाएपछि चेक जाँच गर्दा सुनसहित उनलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलनमा प्रहरी परीक्षक उत्तम राज सुवेदीले जानकारी गराउनुभयो रोलैयाको साथबाट दस किलो बराबर दसवटा सुनको बिस्कुट सहित अन्य दस हजार नगद र एकथान मोबाइल समेत बरामद गरेको प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ पक्राउ परेको सुन करिब चार करोड़ अस्सी लाख रूपियाँ बराबरको रहेको हुन सक्ने उपरीक्षक सुवेदीले बताउनुभयो कारसहित नियन्त्रणमा लिएका व्यक्तिलाई कुनै प्रलोभनका कारण नछोडी पक्राउ गर्ने धरानका एक प्रहरी निरीक्षक सहित पाँच प्रहरी पुरस्कृत भएका छनृ सखुवाको सहित तीनजनालाई पक्राउ गर्ने क्रममा छुट्नलाई तस्कर र काठ मिल सञ्चालकले दिएको तीन लाख रूपियाँ घुस नलिई उनीहरूलाई पक्राउ गरेर ल्याउने प्रहरी निरीक्षक मुकुन्द प्रसाद रिजाल सहित पाँच प्रहरीलाई इलाका प्रहरी कार्यालय धरानले सहित पुरस्कृत गरेको छ इलाका प्रहरी कार्यालय धरानका डीएसपी सञ्जय सिंह थापाले काठ तस्करको प्रलोभनमा नपरी उत्कृष्ट काम गर्ने सहित असै गणेश श्रेष्ठ हवलदारहरू गणेश जित बहादुर गिरी र जवान धर्मेन्द्र सिंहलाई पुरस्कृत गरिएको बताउनु भएको छ गत सोमबार बिहान साढे दुई बजे डर्सु खोलामा चारकोसे जंगलबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको काठ ट्र्याक्टर र तस्करलाई पक्राउ गरेका थिए पक्राउ परेकाको बयानको आधारमा धरान आठको उत्तम फर्निचरमा छापा मार्दा त्यहाँबाट पनि काठ बरामद गरिएको थियो सोही क्रममा टोलीका कमाण्डर इन्सपेक्टर रिजाललाई उनीहरूले तीन लाख घुस दिने प्रलोभन समेत देखाएका थिए नवलपरासीको नयाँ बिरहानी गाविसको अरूण खोला बजारमा डेंगूका बिरामी फेला परेका छन् फर्निचर उद्योगमा कार्यरत मजदूर बिरामी भई चितवन अस्पतालमा जाँच गराउँदा डेंगू भएको फेला परेको हो जिल्लामा डेंगूका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 छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार सम्पूर्ण विषयको डिजिटल जानकारी राख्ने सफ्टवेयर विकिपीडियाले अमेरिकी संसदबाट गरिने कार्य सम्पादन कार्यमा रोक लगाएको छ अमेरिकी संसदको प्रतिनिधि सभाको कम्प्युटरबाट विकिपीडियामा राखेका बारे बारम्बार सम्पादन गरी महत्वपूर्ण जानकारीमा क्षति पुर्याएको भन्दै विकिपीडियाले दस दिनका लागि प्रतिबन्ध लगाएको छ विकिपीडियाका अनुसार प्रतिनिधि सभाका कम्प्युटरबाट अमेरिकी ऐतिहासिक व्यक्तिबारे बारम्बार अफवाह फैलाउने खालका जानकारी राख्न थालिएपछि प्रतिबन्ध लगाइएको छ अमेरिकी राजनेता तथा व्यवसायी जस्ता व्यक्तिहरूको पेजमा गलत जानकारी भएको विकिपीडियाले जनाएको छ अमेरिकाका पूर्व रक्षा मन्त्री गोनाल्ड रम्फेलको बायोग्राफीमा उनलाई एलियन लिजार्ड अर्थात अन्तरिक्षबाट खसेको व्यक्ति भन्ने थपिएको प्रति विकिपीडियाले आपत्ति जनाएको छ इजरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएका छन् अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार आज बिहान आठ बजेदेखि नै युद्ध विराम शुरू भएको छ यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले इजरायल र हमास विद्रोहीलाई कम्तीमा सात दिन युद्ध विराम गर्न आग्रह गर्नुभएको थियो बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएपछि दुई पक्षलाई युद्ध विरामको समय लम्ब्याउने प्रयास भने जारी रहेको अधिकारीहरूले बताएका छन् अमेरिकी विदेश मन्त्री केरीले आफूसँग वार्ताका लागि आधारभूत कुराहरू तयारी अवस्थामा रहेको र सोही अनुरूप दुवै पक्षलाई सहमतिका लागि आग्रह गरिने जानकारी दिनुभएको छ युद्धविरामबारे इजरायल सरकारको आधिकारिक धारणा सार्वजनिक नभए पनि त्यहाँका मिडियाहरूले युद्धविरामका लागि सरकार सहमत भएको खबर प्रकाशन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र खेल समाचार अस्ट्रेलियाले पौडीको चार सय मिटर फ्री स्टाइल रिलेमा नयाँ रेकर्ड कायम गरेको छ राष्ट्रमण्डल खेलमा अस्ट्रेलियन खेलाड़ीले तीन मिनट तीन दशमलव चौवालिस सेकेण्डको नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक हात पारेका छन् यस्तै महिलाको पारा स्विमिङतर्फ एक सय मिटर फ्री स्टाइलमा अस्ट्रेलियाकी म्यार्सिन इलियर्सले नयाँ विश्व रेकर्ड कायम गरेकी छिन् उनले एक मिनट पाँच दशमलव बत्तीस सेकेन्डको नयाँ कृतिमानी बनाएकी हुन् सँगै राष्ट्रमण्डल खेलको पदक तालिकामा आज बिहानसम्म दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले एघार स्वर्ण नौ रजत र बाह्र काश्य सहित आफ्नो पदक संख्या बत्तीस पुर्याएको छ राष्ट्रमण्डल खेलको दोस्रो दिन जुडोमा तीन स्वर्ण पदक हात पारेसँगै शीर्ष स्थानमा रहेको इङ्ल्याण्डले स्वर्ण बाह्र रजत एघार र काश्य नौ सहित बत्तीस पदक जितेको छ सात स्वर्ण तीन रजत र पाँच काश्य सहित स्कटल्याण्ड तेस्रो चार स्वर्ण एक रजत र चार सहित क्यानाडा चौथो तीन स्वर्ण चार रजत तीन सहित भारत पाँचौं स्थानमा रहेको छ भारतका लागि दस मिटर एयर राइफलतर्फ अभिनव बिन्दाले स्वर्ण र मलाइका गोयलले रजत पदक हात पारेका छन् दिउँसो दुई बजेको अर्पण खबरबाट बिदाउनु अघि प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक भारतीय विदेश मन्त्री सुषमा स्वराजको उच्चस्तरीय भेटवार्ता चल्दै केही बेरमा ए माओवादीका अध्यक्ष दाहालसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको तेस्रो बैठक जारी पहिलो र दोस्रो बैठकभन्दा फरक ढंगको हुने अधिकारीहरूको भनाई इजरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत अमेरिकी संसदमा विकिपीडिया दस दिनका लागि प्रतिबन्ध र अस्ट्रेलियाद्वारा पौडीको चार सय मिटर फ्री स्टाइल रिलेमा नयाँ रेकर्ड कायम हवस् यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै पेट्स पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The नेक्स्ट education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुन्नु हजुर radio city express money transfer आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ आठजनालाई प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस